सुदूरपश्चिमका चार जिल्लामा मात्रै छयासी हजार बढी घर परिवार गरिबको सूचीमा बाजुरा देशमै सबैभन्दा बढी गरिब घर परिवार रहेको जिल्ला डडेलधुरा सदरमुकाममा सड़कमा निर्माण सामग्री राख्दा सर्वसाधारणदेखि सवारी साधन आवत जावतमा समस्या बैतडीमा स्वास्थ्यकर्मी माथिको अभद्र व्यवहारको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित एघार र बाह्र कक्षा मात्रै चलाएका उच्च माविले अबदेखि नौदेखि बाह्र कक्षा सञ्चालन गर्नुपर्ने बैतडीमा अठारजना निर्दोष बालबालिका एचआईभी संक्रमित र खप्तर दशहरा मेला हेर्न दर्शनार्थीहरू त्यसतर्फ जाने क्रम सुरु एनसेलका टावरमाथि आक्रमण हुन थालेपछि कञ्चनबुवा साठीवटा टावरमा प्रहरी सुरक्षा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एक तथ्याङ्कले सुदूरपश्चिमका चार जिल्लामा मात्रै छयासी हजार बढ़ी घर परिवार गरीबको सूचीमा रहेको देखाएको छ सरकारले संकलन गरेको गरीब घर परिवारको तथ्याङ्क अनुसार सुदूरपश्चिमका बाजुरा बझाङ अछाम र कैलाली गरी चार जिल्लामा छ्यासी हजार तीन सय छ्यासी गरीब घर परिवार पहिचान भएका हुन् पहिलो चरणका देशमा पच्चीस जिल्लामा संकलन गरिएको तथ्याङ्क अनुसार सुदूरपश्चिमका चार जिल्लामा मात्रै तथ्याङ्क संकलन गरिएकोमा यस्तो तथ्याङ्क भेटिएको हो तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी गरीब परिवार देशभरिमै बाजुरामा देखिएको छ बाजुराको गरिबी दर सबैभन्दा बढ़ी चौसठी दशमलव एक रहेको छ देशभरिमा तेस्रो नम्बरमा धेरै गरिबी भएको जिल्लामा बझाङ रहेको छ बझाङको गरिबी दर छप्पन्न दशमलव आठ रहेको गरीब घर परिवार सहयोग समन्वय बोर्डको सचिवालय काठमाण्डुले जनाएको छ जस अनुसार चार जिल्ला मध्ये दुई जिल्लाको गरिबी दर पचास प्रतिशत भन्दा माथि देखिएको छ तथ्याङ्क संकलनका क्रममा कोही गरीब घर परिवार छोट्न गएको भए या गैर गरीब सूचीमा परेको पाइएमा उजुरी आह्वान गरिएको छ बाजुरामा भोलि असार एक गतिबाट असार सोह्र गतेसम्म पन्ध्र दिनका लागि उजुरी आह्वान गरिँदैछ भने अछाममा असार चार गतेबाट उन्नाइस गतेसम्म उजुरी दिन सकिनेछ बझाङ र कैलालीमा भने केही दिनमै छलफल कार्यक्रम सम्पन्न गरी उजुरी आह्वान गर्ने तयारी रहेको घर परिवार सहयोग समन्वय बोर्डको सचिवालयका नायब सुब्बा डम्बर ध्वज अवस्थीले रेडियो युनिटलाई जानकारी दिनुभएको छ लोक कल्याणकारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सरकारले दुई हजार सत्तरी वैशाखदेखि मुलुकका पच्चीस जिल्लामा गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम शुरू गरेको छ आगामी वर्षदेखि गरीब घर परिवारको नामावली सार्वजनिक तथा परिचय पत्र वितरणको काम हुने बताइएको छ जिल्ला प्रशासन कार्यालय जोड्ने सड़कमा राखिएका निर्माण सामग्रीहरूले सर्वसाधारणदेखि सवारी आवत जावतमा समस्या भएको गुनासो आएको छ डडेलधुरा सदरमुकामको तुफान डाँडादेखि जिल्ला प्रशासन कार्यालय जोड्ने सड़कका विभिन्न भागमा आधा सड़क ढाक्ने गरी राखिएका निर्माण सामग्रीहरूले पैदल हिँड्नेलाई समस्या भएको छ सड़क छेउछाउ राख्ने नाममा बालुवा गिट्टी छड लगायतका निर्माण सामग्रीहरू आधा सड़क ढाक्ने गरी राख्दा विद्यालय जाने ससाना बालबालिकाहरू लड्ने जोखिम बढ़ेको छ सड़कमा तिर्सिएका छड़हरूले विचार गरेर नहिड्ने बालबच्चाहरू जोखिममा रहेका छन् त्यस्तै यातायातका साधनहरू चलाउन पनि समस्या भएको छ सड़कमा ती निर्माण सामग्रीहरू घर निर्माण गर्नेहरूले जताभावी राख्दा गाड़ीलाई साइड दिन त कुरा परै जाओस् एउटै गाड़ीले पनि ती सामग्रीहरू निहालेर जानुपर्ने अवस्था रहेको छ घर निर्माण सामग्रीहरू ठाउँ ठाउँमा राखिएको भए पनि धेरैजसो नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको अगाडि राखिएको छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि यही जेठ तेइस गते भएको दुर्व्यवहारको सत्य तथ्य छानबिन गर्न र दोषीलाई कार्यवाही गर्न माग गर्दै निजामती कर्मचारीहरूको संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलन शुरू गर्ने जनाएको छ हिजो जिल्ला अस्पताल बैतडीबाट र्यालीसहित पुगेका संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर आन्दोलनको घोषणा गरेका हुन् आजदेखि बैतडीका सम्पूर्ण सरकारी कार्यालयमा दैनिक दुई घण्टाका दरले बढ़ाउँदै पेन डाउन गरी सेवा अवरूद्ध गर्ने कार्यालय अवधिको बाँकी समय हातमा कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक एवं आधिकारिक ट्रेड युनियनका अध्यक्ष कमलापति भट्टले बताउनु भएको छ वार्ता सम्वादलाई निरन्तरता दिनुका साथै आन्दोलनलाई एकबद्धता र सहयोगका लागि राष्ट्रव्यापी रूपमा सम्पूर्ण राष्ट्र सेवकहरूलाई अपील गर्ने समेत उहाँले बताउनुभयो यस्तै ट्रेड युनियनको केन्द्रीय समितिको समन्वयमा आन्दोलनका थप कार्यक्रमहरू अगाडि बढ़ाउने बताइएको छ शिक्षा मन्त्रालयले अबदेखि नौदेखि बाह्र कक्षासम्म सञ्चालनको बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ शिक्षा ऐनको आठौं संशोधनले बाल शिक्षादेखि आठ कक्षालाई आधारभूत र नौदेखि बाह्र कक्षालाई माध्यमिक शिक्षा बनाएको थियो मन्त्रालयको नयाँ व्यवस्थासँगै हाल एघार र बाह्र कक्षा मात्रै चलाएका उच्च माविले अबदेखि नौदेखि बाह्र कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ शिक्षा मन्त्री गिरिराज मणि पोखरेलका स्वकीय सचिव जागृत रायमाझीले नौदेखि बाह्र कक्षा सञ्चालनलाई अब आउने नियमावली वा निर्देशिकामा समेट्ने गरी सफल भएको बताएका छन् यस्तै दश कक्षासम्म चलाएका विद्यालयले पूर्वाधार नभई बाह्र कक्षासम्म सञ्चालन गर्न नसक्ने भएकाले पूर्वाधार थप गरी अपग्रेडका लागि अपिल गर्ने उनले बताएका छन् संशोधित ऐनले बाल शिक्षादेखि आठ कक्षासम्म आधारभूत र नौदेखि बाह्र कक्षासम्मलाई माध्यमिक तह बनाएको छ प्रवक्ता डाक्टर हरिप्रसाद लम्सालले अब सबै विद्यालयले बाल शिक्षादेखि बाह्र कक्षासम्म सञ्चालन गर्नैपर्ने पर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् खप्तर दशहरा मेला हेर्नका लागि दर्शनार्थीहरू त्यसतर्फ जाने क्रम शुरू भएको छ सुदूरपश्चिमको धार्मिक एवं ऐतिहासिक पर्यटक स्थलका रूपमा परिचित दशहरा मेला यस वर्ष भोलि असार एक गते लाग्नेछ असार एक गते मात्रै मेला शुरू हुने भए पनि सुदूरपश्चिमका सबै जिल्ला तथा मध्यपश्चिम र काठमाण्डुबाट समेत दशहरा मेला हेर्न र खप्तडको अवलोकन गर्न जाने क्रम शुरू भएको छ भारत लगायतका अन्य देशहरूबाट समेत यो मौकामा पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् पर्यटकीय एवं धार्मिक स्थल खप्तडमा रहेको खप्तड बाबाको मन्दिर त्रिवेणी पाटनहरू सयलिङ्ग खप्तड दह लगायतका मनोरम दृश्यहरू अवलोकन गर्नका लागि मुख्य पूर्व मुख्य सचिव लीलामणि पौडेल लगायतको टोली खप्तडतर्फ लागेको पर्यटन व्यवसायी तथा पत्रकार किशोर खर्गाले जानकारी दिएका छन् यो वर्ष खप्तड क्षेत्र पर्यटक विकास समितिले घोडा दौड़ र देउडा प्रतियोगिता हुड्के नाच छलिया भुवा लगायतका कार्यक्रमहरूको आयोजना गरेको समितिका सदस्य डबल बहादुर बोगटले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुर जिल्लामा चार महिनाको अवधिमा छजनाको हत्या भएको छ गएको फागुन सोह्र गते राति झलारी पिपलाडी नगरपालिका वडा नम्बर एघार कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्या भएदेखि हालसम्म छजनाको हत्या भएको हो कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले मदिरा सेवन र प्रेम सम्बन्धका कारण हत्याका घटना भएको पाइएको बताउनु भएको छ बजाङको दुर्गम मानिने सुरमा गाविसका बासिन्दाले आफ्नै लगानीमा बीस किलोमिटर सड़क निर्माण गरेर गाड़ी सञ्चालन गरेका छन् एक घर एक तोला यार्सा अभियानबाट सत्तरी लाख चन्दा संकलन गरी ब्यासी गाविसको विराकबाट सुरमा गाविससम्म सड़क निर्माण गरेका हुन् दुर्गम भएका कारण सधैँ आफूहरू हेपिएको र विकास निर्माणका कार्यहरूमा समेत यो गाविसलाई सधैँ पछाडि पार्ने गरेकाले आफै रकम संकलन गरेर सड़क निर्माणमा जुटेको सड़क निर्माण समितिका अध्यक्ष जंग बोहराले बताउनु भएको छ देशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरले त्यहाँका साठीवटा टावरमा सुरक्षा पहरा दिएको छ देशका अन्य भागमा विप्लव माओवादीले टावरहरूमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक केदार खनालले जानकारी दिनुभएको छ साठीवटी टावरमा कम्पनीका गार्डहरूलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता खनालले बताउनु भएको छ नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरूको सुरक्षा सतर्कता बढ़ाएको जनाएको छ सशस्त्र प्रहरी सुरक्षा सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले त्यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताउनु भएको छ अठार जना निर्दोष बालबालिका एचआईभी संक्रमित रहेका छन् एचआईभी संक्रमित आमा बुवाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनु परेको छ सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् एसआईभी संक्रमित बालबालिकालाई बैतडीमा बहुदेशीय ग्रामीण विकास समाजले प्रति महिना एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिँदै आएको छ बालबालिकाको शिक्षा स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुदेशीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनु भएको छ जिल्लाका अठार एचआईभी संक्रमित बालबालिका मध्ये चौध जनालाई सामाजिक सुरक्षा अनुदान प्रदान गरिएको छ डोटीमा खानेपानीको अवस्थाबारे आधारभूत सर्वेक्षण गर्ने काम शुरू भएको छ युनिसेफको सहयोगमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ फेडवासन नेपाल डोटीले सञ्चालन गरिरहेको खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धनका लागि सहकारी परियोजना अन्तर्गत सर्वेक्षण गर्न लागेको हो जिल्लामा रहेका खानेपानी योजनाको विस्तृत विवरणसहित आधारभूत सर्वेक्षणको काम भइरहेको फेडवासनका कार्यक्रम संयोजक सञ्जय दासले बताएका छन् जसका लागि जिल्लाका पचासवटै गाविस र नगरपालिका गरी आठ जना लगत संकलकहरू परिचालन गरिएको फेडरेसन डोटीका अध्यक्ष हस्तबहादुर बुढाले जानकारी दिएका छन् बैतरीका विभिन्न स्थानमा किसानले पालेका भैंसीहरूमा अज्ञात रोग देखा परेको छ भैंसीहरूमा मुखबाट र्याल फाल्ने शरीर फुल्ने दिसा पिसाब बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् जिल्लाको श्रीकोट गाविसका किसानले पालेका भैँसीमा पनि यस्तै लक्षण देखा परेको श्रीकोट दुईका खेमराज भट्टले जानकारी दिएका छन् आफूले पालेको भैँसीमा ब्याल फाल्ने शरीर फुल्ने दिसापिसा बन्द हुने जस्ता लक्षण देखिएको र यस्तै लक्षण देखा परे पश्चात श्री केदार नौका भानदेव भट्टको एक भैँसी मरेको उहाँले बताउनु भएको छ पशु चिकित्सक आएर चेक गराइसकेपछि औषधि गरेको भए पनि भैँसी निको नभएको बताइएको छ गोकुलेश्वर गाविस वडा नम्बर चारका वादी समुदायलाई बर्खा सुरु भएसँगै निद्रा लाग्न छाडेको छ जेठ महिनामै सोचे भन्दा बढ़ी पानी पर्न थालेपछि रातभर जग्राम बस्नुपर्ने अवस्था आएको हो सौलानी नदी किनारमा बसोबास रहेका वादी समुदायका झण्डै तीस परिवार वादीको बाढ़ीको जोखिममा रहेका छन् एकातिर घर छेउमै चौलानी नदी छ घरभन्दा दस मिटर पर खोलाबाट चौलानी बग्छ उचित तटबन्धको व्यवस्था अहिलेसम्म हुन सकेको छैन खोलामा नदी बढ्ने बित्तिकै रातभर निद्रा लाग्दैन मकुटवादीले भन्नुभएको छ एक साता अघि कोक्लेश्वर एयरपोर्टबाट आउने पानी तथा बजारबाट आउने पूरै ढल बादी बस्तीमा पसेपछि आफूहरूको बिचल्ली भएको उहाँले बताउनुभयो एक दिनको पानीले पूरै बस्तीमा समस्या पुर्याएको उहाँले बताउनु भएको छ पानी घरभित्र पस्दा राति उठेर एयरपोर्टकै मैदानमा गएर रात बिताउनु परेको उहाँले सुनाउनु भएको छ बाढी घरभित्र पस्दा घरमा रहेको अन्न पानी सबै बगायो सुजान बादीले भन्नुभयो पूरै बजारमा नाली व्यवस्थापन नहुँदा आफू दुईतिरबाट समस्यामा परेको उहाँले बताउनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ सड़क पनि सबै सुचारू रहेको जनाइएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो साधारणतया देशको पूर्वी र पश्चिमी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 संक्रमित र खप्तर दशहरा मेला हेर्न दर्शनार्थीहरू त्यसतर्फ जाने क्रममा सुरु एनसेलका टावरमाथि आक्रमण हुन थालेपछि कञ्चनपुरमा साठीवटा टावरमा प्रहरी सुरक्षा समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार